मनमा मिठो धुन किन लाग्यो राम्रो रातको जुन बाँसुरीको धुन किन मिठो हुन्छ कोइलीले गाउँदा किन मान रुन्छ पाउजुको छम छम पाउजुको छम छम सुन्छु किन तालमा डुबे कि कतै आफै मायाकै सञ्जालमा छम छम सुगन्ध त्यो फुलले छरे जस्तै भमरालाई रसको लत परे जस्तै सुगन्ध त्यो फुलले छरे जस्तै भमरालाई रसको लत परे जस्तै म पनि परे कतै उनको जालमा म पनि परेकी कतै उनको जालमा मोह डुबे डुबेकी कतै आफै मायाकै सञ्जालमा किन बज्यो मनमा यो किन लाग्यो राम्रो साथै यो रङ मन आफै किन खुसी हुन्छ किन उनीसँग मिठो सपना बुन्छ मन यो पल पल हो मन यो पल पल झुन्छ किन तालमा पर कि कतै आफै उनकै मोह जालमा मन यो 分。